तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्समा हरेक हप्ता चाहिँ यो हप्ता पनि छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हामी उपस्थित भइसक्यौँ म छु कार्यक्रममा नियमित कार्यक्रम प्रस्तुता मदन भण्डारी अनि मलाई प्रविधि संयोजनमा साथ दिइरहनु भएको छ कविता श्रेष्ठजीले तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई यो चिसो मौसममा न्यानो न्यानो स्वागत न्यानो न्यानो अभिवादन धेरै जुटाएँ बाँच्ने साहस छोएन खै उखतिले धेरै जुटाएँ बाँच्ने साहस छोएन खै उखतिले सैयाबाट फेरिरहेछ अन्तिम सास जिन्दगीले कस्तो सपना देखेँ मैले हिजो राति अचम्म भो हरियो बाँसमा मेरो लास उठाउँदै थिए मलामीले हरियो बाँसमा मेरो लास उठाउँदै थिए मलामीले कार्यक्रम मुक्तक मालाको सुरुवात भइसकियो नरेन्द्र दाईजीको मुक्तक मैले कार्यक्रमको सुरुवातमा राखेँ श्रोता इलाम उहाँको घर हो नरेन्द्र दाई नियमित रूपमा हाम्रो कार्यक्रममा आउनुहुन्छ इलामबाट निकै मार्मिक मुक्तक लेख्नुहुन्छ निकै मनसुने मुक्तक लेख्नुहुन्छ मिठो मुक्तक लेख्नुहुन्छ गुलियो मुक्तक लेख्नुहुन्छ नरेन्द्र दाईजीकै अर्को एउटा मुक्तक मसँग छ श्रोता याद आउँछ घरिघरि रुवाएर गए पनि याद आउँछ घरिघरि रुवाएर गए पनि न त घरको न त घाटको बनाएर गए पनि लुकाएर दुःख पीडा बाँचेकै छु जसो तसो कसैले यो जिन्दगानी दुखाएर गए पनि कसैले यो जिन्दगानी दुखाएर गए पनि नरेन्द्र दाईजीका यिनै दुई मार्मिक मुक्तकरपहरूसँगै आजको कार्यक्रम मुक्तक मेलामा श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको यो वसाईमा तपाईँहरूले नै पठाउनुभएका धेरै मुक्तक मसँगै छन् तपाईँले Muktakmala at the rate Gmail dot कममा मुक्तक पठाउनु भएको छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म त्यहीँबाट मुक्तक आलो पालो राख्दै जानेछु आजको कार्यक्रम मुक्तक मालामा मुक्तक वाचन कार्यक्रम पनि रहेको छ कार्यक्रम सुन्दै रहनुहोस् थाहा पाइहाल्नुहुन्छ मुक्तक वाचनको स्वाद तपाईँले पनि पाउन सक्नुहुन्छ देशकै चर्चित मुक्तकारहरूको आवाजमा तपाईँले मुक्तक आनन्दले बसी बसी घरैमा आफूसँगै मोबाइलमा होस् या रेडियोमा होस् सुन्न सक्नुहुन्छ त्यसको लागि भने तपाईँ हामीसँगै रहनुपर्ने हुन्छ कार्यक्रममा म भने मुक्तक नै बोल्छु ल न समाचारमा आएको छ न खबरमा आएको छ न समाचारमा आएको छ न खबरमा आएको छ न त ऊ जङ्गलमा न त ऊ सहरमा आएको छ कहाँ छ अधिकारको लागि लडेको यो छ न सास गाउँमा छ न लास मुर्दा आएको छ न समाचारमा आएको छ न खबरमा आएको छ ओहो यो मुक्त कमल के थापाजीको श्रोता मुगु छ सेरी उहाँको घर हो हाल बिरानो सहर दुबई भनेर उहाँले ठेगाना लेख्नुभएको छ कमल के थापाजीको पनि निकै मार्मिक मुक्तक मैले तपाईँहरू समक्ष राखेँ कमल के थापाजीका मुक्तकरपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक श्रोता कमल बोगटी अन्जानजीको पिएर जिउनु नै मलाई खास लाग्छ अचिल पिएर जिउनु नै मलाई खास लाग्छ अचिल बाँचेकै छु तै पनि जिउँदो लास लाग्छ अचिल समयसँगै बदलिएर स्वार्थी भइदिनाले साथ अनि विश्वास बकवास लाग्छ अचिल साथ अनि विश्वास बकवास लाग्छ अचिल आज मुक्तकारहरूको निकै मन दुखेको रहेछ कमल बोगटी अन्जानजीको यो मुक्तक बर्तियाली भनेर उहाँले नामको पछाडि भएको छ हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता कुशल समलागाई गाउँलेजीको खोला बेच्न सक्छ किनारा बेच्न सक्छ खोला बेच्न सक्छ किनारा बेच्न सक्छ रहल पहल जे जे छ सारा बेच्न सक्छ आकाशको लाल पुर्सा फेला पारियो भने यो सरकारले भएभरको तारा बेच्न सक्छ यो सरकारले भएभरको तारा बेच्न सक्छ श्रोता यो कसिलो व्यङ्ग्य कुशल समलागाई गाउँलेजीको धरमपुर पाँच झापा उहाँको घर हो कुशल समलागाई गाउँलेजी दोस्रो पटक हुनुपर्छ हाम्रो कार्यक्रममा आउनुभएको अर्को मुक्तक मलिन्जु श्रोता मसँग मुक्तक छ सीता प्याकुरेलजीको बदमासीको पनि त हद हुन्छ नि यार बदमासीको पनि त हद हुन्छ नि यार गुलाब हुम भन्दैछ उनीको छार यो मान्छेको जातको नि गजब छ कला पिण्ड खाने बेलामा गर्नुपर्ने प्यार पिण्ड खाने बेलामा गर्नुपर्ने प्यार सीता प्याकुरेलजीले निकै अगाडि पठाउनु भएको मुक्तक मैले कार्यक्रममा आज राखेँ तपाईँ कार्यक्रम मुक्तकमाला नियमित रूपमा सुन्दै हुनुहुन्छ भने एकपटक स्वयं उहाँले पनि मुक्तक वाचनको श्रृङ्खलामा यो मुक्तक वाचन गर्नुभएको थियो केही समय अघि नीलकण्ठ नगरपालिका एक सिउँडी पार धादिङ उहाँको घर हो हाल उहाँ साधो बाटो ललितपुरमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ दीपक नेपालजीको बिना सङ्गीत नाच्नुको के अर्थ बिना सङ्गीत नाच्नुको के अर्थ माया बिना बाँच्नुको के अर्थ आफ्नै आत्मा मारेर सधैँ सधैँ नखाई धन साँच्नुको के अर्थ नखाइधन साँच्नुको के अर्थ हो है दीपक नेपालजीको यो मुक्तक मारपाक पाँच निमार चोक धादिङमाको घर हो अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नुहोला सन्तोष भट्टराईजीको मुक्तक मसँग रहेको छ अर्घकाँची उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ सन्तोष भट्टराईजीका मुक्त खरपहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई तो खुकुरीको धारिलो प्रहारमा छ त्यो खुकुरीको धारिलो प्रहारमा छ दुःख चिज तिसै संसारमा छ जहाँ पाइला टेके त्यहीँ हार पाए लाग्छ पुरै जीवन अन्धकारमा छ लाग्छ पुरै जीवन अन्धकारमा छ यति दुःख यति सस्ती यति चोट पाए कि सुख दुःख असु हाँसो उस्तै लाग्न थाल्यो यति दुःख यति शस्ति यति चोट पाए कि सुख दुःख हँसु हसो उस्तै लाग्न थाल्यो यति साहेती खपे हन्डल यति खाए बिसाए यति खापे, ठन्डक यति खाए कि माया पनि घृणा पनि उस्तै लाग्न थाल्यो यति दुःख यति शक्ति यति चोट पाए कि सुख दुख आँसु हँसो उस्तै लाग्न थाल्यो मृग झै संसारैले खेदे मलाई अरुलाई त के दोष दिनु आफन्तले रेटे मलाई ओरालोको मृगलाई झै सरैले खेदे मलाई अरूलाई त के दोष दिनु आफन्तले रेटे मलाई यति जाल यति झेल धोका यति पाए कि साथी भाइ शत्रु बैरी उस्तै लाग्न थाल्यो यति जाल यति झेल धोका यति पाए कि साथी भाइ शत्रु वैरी उस्तै लाग्न थाल्यो यति सोहे, यति खपे हन्डत यति खाए कि यति सहे खपे हंडक यति खाए कि माया पानी घृणा पानी उस्तै लाग्न थाल्यो सन्तोष भट्टराईजी अर्घकाँचीका मुक्तकार उहाँकै मुक्तकरबहरूसँगै यो मिठो गीत तपाईँले कार्यक्रम मुक्तक मालामा श्रोता सुन्नुभयो कार्यक्रममा म मुक्तक नै लिइरहेको छु आजको व्यवसायमा तपाईँहरूले नै पठाउनुभएका मुक्तक नै होला सबै मिलेर एउटा यस्तो विधान बनाउनु पर्नेछ सबै मिलेर एउटा यस्तो विधान बनाउनु पर्नेछ भ्रष्टाचारी नेतालाई एकै चिहान बनाउनु पर्नेछ तब मात्र हाम्रो देश नेपाल नेपाल जस्तै देखिन्छ वीर गोर्खाली हौ भनेर पहिचान बनाउनु पर्नेछ वीर गोर्खाली हौ भनेर पहिचान बनाउनु पर्नेछ हो नि हामी वीर नेपाली सदैव उच्च सोचका साथ अगाडि बढ्नुपर्छ भ्रष्टाचार सधैँका लागि राष्ट्रबाट टाढा टाढा भगाउनुपर्छ दूर दूर गराउनुपर्छ रञ्जित बाबु नरालजीको मुक्तक मैले तपाईँहरू समक्ष राखेँ बगुवा दुई गोर्खा जिल्ला उहाँको घर हो रञ्जित बाबु नरालजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु गोविन्द काफले मुक्तिजीको उसको यादलाई नै ऊ जस्तै मान्न खोज्दैछु उसको यादलाई नै ऊ जस्तै मान्न खोज्दैछु व्यथा लुकाएर हाँस्न लाउन जान्न खोज्दैछु बैगो कति गुनासो गरौँ छाडी जाने निष्ठुरीसँग धोकालाई नै अब जीवन्त साथी ठान्न खोज्दैछु धोकालाई नै अब जीवन्त साथी ठान्न खोज्दैछु गोविन्द काफले मुक्तिजी चिरीपानी नौ पाल्पा उहाँको घर हो हाल उहाँ कुवेतमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग कल्पना सिंहजीको म त मर्न थालिसकेँ बाँच्दिनँ अब म त मर्न थालिसकेँ बाँच्दिनँ अब मुटु झिकी फालिसकेँ बाँच्दिनँ अब भन्न त भन्छन् भाग्य निधारमा हुन्छ त्यो पनि फुटालिसकेँ बाँच्दिनँ अब मुटु झिकी फालिसकेँ बाँच्दिनँ अब कल्पना सिंहजीको यो मुक्तक जाजरकोट उहाँको घर हो कल्पना सिंहजीले मुक्तकमा यसो भनिरहँदा जय किसन अधिकारीजी यसो भन्नुहुन्छ कोपिलामी फुलको थुङ्गा झर्नुहुन्न हेर कोपिलामी फुलको थुङ्गा झर्नुहुन्न हेर रहर फुल्ने वैंशमा कोही मर्नुहुन्न हेर हातै नहुनेको पनि हुन्छ नि भाग्य रेखा कर्म गरौँ भाग्यमा भर पर्नुहुन्न हेर कर्म गरौँ भाग्यमा भर पर्नुहुन्न हेर यसरी जय किसन अधिकारीजीले देवदह रूपन्देहीबाट कल्पना सिंहजीका मुक्त खरफहरूमा आफ्नो जवाब फर्काउनुभयो जय किसन अधिकारीजीले यी दुवै मुक्तक एकै ठाउँ पारेर हामीलाई पठाउनुभयो मिठो माया बाँडिरहनुहुन्छ देवदह रूपन्देहीबाट जय किसन अधिकारीजी अर्को मुक्तक मसँग छ श्रोता विष्णु कार्कीजीको सन्ध्या हुँदा दिनलाई अँधेरीले घेरिदियो सन्ध्या हुँदा दिनलाई अँधेरीले घेरिदियो अहो कालो अँधेरीलाई बिहानीले मेटिदियो जुरमुराउने हात घुँडा कठ्याङ्रिँदा यस्तो लाग्छ ऊर्जा दिने बिहानीलाई तुवालोले छेकिदियो ऊर्जा दिने बिहानीलाई तुवालोले छेकिदियो विष्णु कार्कीजी शनि अर्जुन आठ झापाका मुक्तकार निकै दामी मुक्तक लेख्नुहुन्छ दमदार मुक्तक लेख्नुहुन्छ अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुनौँ होला नवीन सङ्घर्षजीको मुक्तक मसँग रहेको छ सिन्धुली उहाँको घर हो नवीन सङ्घर्षजीका मुक्त खरबहरूसँगै अर्को एउटा साङ्गीतिकको सेली तपाईँलाई दिल कोही जानेर कोही नजानेर दुखाउँछन् दिल कोही जानेर कोही नजानेर दुखाउँछन् नसोच्नु कसले कसरी कानेर दुखाउँछन् जस्तो कि आफ्नै भन्नेहरूको पनि भर हुँदैन कहिले आफ्नै कहिले पराई ठानेर दुखाउँछन् कहिले आफ्नै कहिले पराई ठानेर दुखाउँछन् कसरी सम्म बुझाऊ यो कसरी सम्झाइ बुझायो जिन्द गानीको सहारा सुधारमा कार्यक्रम माला ल्याउनु भएको छ मरण भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् न बिरानो यो रात सम्झना तुराई जा कैले छोड़ी जाने हो पिरयो जिन्द गानीको सहारा सुन्दर मुक्तक लेख्नुहुने मिठो मिठो मुक्तक लेख्नुहुने नवीन सङ्घर्षजीका मुक्त खराबहरूसँगै यो कि तपाईँले श्रोता कार्यक्रम मुक्तक मालामा सुन्नुभयो कार्यक्रम मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W W dot Chukuprakash dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अब भने श्रोता मैले कार्यक्रमको सुरुवातमै तपाईँहरूलाई भनेको थिएँ आज कार्यक्रममा हामी मुक्तक वाचन कार्यक्रम पनि सुन्नेछौँ भनेर यो मुक्तक वाचन कार्यक्रम गत मङ्सिर एघार गते काठमाडौँको स्वयम्भू डल्लुमा भएको हो मुक्तकारहरूको बाक्लो उपस्थिति अनि मुक्तकै बारेमा चर्चा परिचर्चा कार्यक्रमको आयोजना वरिष्ठ कलाकार सुभद्रा अधिकारीजी र मुक्तकार सुनिल अधिकारीजी लगायत सपरिवारले दल्लुमा राख्नुभएको थियो कार्यक्रममा मुक्तकारहरू प्रमोद खड्का उदास कार्की गणेश प्रसाद खतिवडा उमा पङ्गेनी शान्ति शर्मा कृष्ण बस्नेत भाक्य निर्मल पराजुली रुद्र अधिकारी विष्णुबाबु देवकोटा अमन एकल रामकृष्ण पाण्डे प्रिन्स याख्या प्रकाश अर्याल सुनिल अधिकारीजी र लेख कार्कीजीको उपस्थिति थियो अब सुनिल अधिकारीजी त हुने हुनु भइहाल्यो उहाँले नि आयोजना गर्नुभएको कार्यक्रम कार्यक्रमको सञ्चालन मुक्तकारले कार्कीजीले गर्नुभएको थियो मुक्तक वाचन श्रृङ्खला दुई कार्यक्रमलाई नामाकरण गरिएको थियो पहिलो श्रृङ्खला यसअघि नै कार्यक्रम मुक्तक मालामा तपाईँहरूले सुनिसक्नु भएको छ जुन मुक्तक वाचनको कार्यक्रममा म काठमाडौँमै थिएँ र तपाईँहरू समक्ष त्यो सामग्री लिएर आएको थिएँ आजलाई भने यो सामग्री मुक्तकार सुरज पराजुलीजीले हामीलाई मेल गर्नुभएको हो आजको यो कार्यक्रमको यो अडियो हामीलाई उपलब्ध गराउनु भएकोमा मुक्तकार सुरज पराजुलीजीलाई विशेष विशेष धन्यवाद आउनुहोस् कार्यक्रममा अब पनि हामी मुक्तको वाचन कार्यक्रम सुनौ एकजना मुक्तकारले दुईवटा मुक्तक भएको छ कार्यक्रममा र मुक्तक वाचन सँगसँगै उहाँहरूले आफ्नो परिचय आफै दिँदै दिँदै जानुहुनेछ अबको पालो मुक्तक वाचनको पालो तपाईँलाई म सोझै कार्यक्रमतर्फै लिएर जान चाहन्छु अब हामी परिचयको क्रमसँगै अगाडि बढ्नेछौँ आफ्नो छोटो परिचय दिएर दुईवटा मुक्तक वाचन गरिदिनु होला क्रमशः म यहाँबाट माइक हस्तान्तरण गर्दै जानेछु धन्यवाद लेख दाजु सर्वप्रथम त म सबैलाई नमस्कार भन्न चाहन्छु म प्रमोद खड्का घर ललितपुर र दुईवटा मुक्तक वाचन गर्न गइरहेको छु आज पनि तिमीलाई हेर्ने धोको उस्तै नै छ आज पनि तिमीलाई हेर्ने धोको उस्तै नै छ प्यार वर्षाई अङ्गालोमा बेर्ने धोको उस्तै नै छ आज पनि तिमीलाई हेर्ने धोको उस्तै नै छ प्यार वर्षाई अङ्गालोमा बेर्ने धोको उस्तै नै छ मेरो संसार उजाडेर खुसी अन्तै खोज्छौ भने मेरो संसार उजाडेर खुसी अन्तै खोज्छौ भने अन्तिम सास जिन्दगीको फेर्ने धोको उस्तै नै छ अन्तिम सास जिन्दगीको फेर्ने धोको उस्तै नै छ र दोस्रो मुक्तक मालिक हौ तन्द्र मनको भन्थ्यो ढाँटेर गयो मालिक हौ तन्द्र मनको भन्थ्यो ढाँटेर गयो उडाई चङ्गा बनाई धागो काटेर गयो मालिक हौ तन्द्र मनको भन्थ्यो ढाँटेर गयो उडाई चङ्गा बनाई धागो काटेर गयो रात्रिमा प्रकाश सर्ने शशि बनेर भित्री रात्रिमा प्रकाश सर्ने शशि बनेर भित्री ग्रहण लगाई दिलमा मेघ मेघझै फाटेर गयो ग्रहण लगाई दिलमा मेघ झैँ फाटेर गयो धन्यवाद म उदास कार्की वसुन्धराबाट र यसै माहौलमा म पनि दुईवटा मुक्तक वाचन गर्न चाहन्छु मेरो पहिलो मुक्तक यस्तो छ खेतीपाती र नोकरी राम्रो घर पाएको हुन्छ भन्छन् खेतीपाती र नोकरी राम्रो घर पाएको हुन्छ भन्छन् जोस बुलन्द पार्न प्यारीको हौसला सहायक हुन्छ भन्छन् पुर्पुलिन्छ भनेर होला सायद मातिन्छ भनेर होला फुलफुलिन्छ भनेर होला सायद मातिन्छ भनेर होला आमा बुबाको नजरमा छोरो सधैँ नालायक हुन्छ भन्छन् दोस्रो मुक्तक यो छ जुटाउनको लागि सुख शैल आराम र छैन मुखले गफ दिए जस्तै सजिलो छैन दुःख सुखलाई प्रकृतिको घाम पानी ठानियो भने सुख दुःखलाई प्रकृतिको घाम पानी ठानियो भने जिन्दगी जिउन त्यति साह्रो अप्ठ्यारो पनि होइन धन्यवाद नमस्कार मेरो नाम चाहिँ गणेश प्रसाद खतिवडा म सुलुखुम्बु हो मेरो घर म मुक्तक वाचन गर्न गइरहेको छु मेरो पहिलो मुक्तक सात किल्ला गाडी हिँड्छन् बिहे गरेपछि बाबुआमा छाडी हिँड्छन् बिहे गरेपछि सात किल्ला गाडी हिँड्छन् बिहे गरेपछि बाबुआमा छाडी हिँड्छन् बिहे गरेपछि अधिकार खोज्ने अरे कर्तव्यमा चुक्दै अधिकार खोज्ने अरे कर्तव्यमा चुक्दै आफ्नै घर भाँडी हिँड्छन् बिहे गरेपछि आफ्नै घर भाँडी हिँड्छन् बिहे गरेपछि मेरो दोस्रो मुक्त रुपियाँको थुप्रोमाथि तिमीलाई फाल्दैनन् तिमीलाई लाने कात्रोभित्र खल्ती हाल्दैनन् रुपियाँको थुप्रोमाथि तिमीलाई फाल्दैनन् तिमीलाई लाने कात्रोभित्र खल्ती हाल्दैनन् सम्पत्ति हो बाँच्दासम्म मरेपछि होइन सम्पत्ति हो बाँच्दासम्म मरेपछि होइन दाउरा नै हो तिमीलाई पोल्न पैसा बाल्दैनन् दाउरा नै हो तिमीलाई पोल्न पैसा बाल्दैनन् धन्यवाद उहाँ हुनुहुन्थ्यो मुक्तकार गणेश प्रसाद खतिवडाजी मुक्तक माला श्रोता तपाईँहरू सुनिरहनु भएको छ गत मङ्सिर एघार गते काठमाडौँ स्वयम्भू डल्लुमा भएको मुक्तक वाचन विशेष अङ्क तपाईँहरू समक्षमा राखिरहेको छु अब पनि म तपाईँहरूलाई सोही कार्यक्रमतर्फ लिएर जाँदैछु अबको क्रममा आउँदै हुनुहुन्छ मुक्तको आसनको निमित्त उमा पङ्गेनीजी हजुर सम्पूर्णमा नमस्कार खासै मलाई मुक्तक लेख्न आउँदैन भर्खर सिक्दैछु यो मुक्तक चाहिँ मेरो पहिलो मुक्तक हो तिम्रो निम्ति व्रत बसी मन्दिर धाउन मन छ तिम्रै नामको सिन्दुर पोते चुरा लाउन मन छ तिम्रो निम्ति व्रत बसी मन्दिर धाउन मन छ तिम्रै नामको सिन्दुर पोते चुरा लाउन मन छ पागल बाँदर अल्छी छुच्चो सुन मेरो कुरा पागल बाँदर अल्छी छुच्चो सुन मेरो कुरा तिम्रै जीवनसाथी भनी घरमा आउन मन छ तेस्रो मुक्तक बिना स्वार्थ त्यो दिलमा प्यार भर्नेछु तिमीसँगै जिन्दगीको जङ्गार तर्नेछु बिना स्वार्थ त्यो दिलमा प्यार भर्नेछु तिमीसँगै जिन्दगीको जङ्गार तर्नेछु मात्र मलाई साथसँगै हात देउ सानो हो मात्र मलाई साथसँगै हात देउ सानो परिवारको सल्लाह लिई घरबार गर्नेछु धन्यवाद नमस्ते म शान्ति शर्मा तिनको नेपाल फुलको सुगन्ध अनि सौन्दर्यमा खोज मलाई फुलको सुगन्ध अनि सौन्दर्यमा खोज मलाई ती नाङ्गा खर्काका पतिङ्गर र पातहरूमा खोज्दै नखोज जुनेली रातमा जुन ताराका साथमा खोज मलाई औँसीको त्यो कालो रातमा खोज्दै नखोज गुराँसे बुटा सुनाखरी र पैँसका लहरहरूमा त्यतै कतै लहराइरहेकी हुनेछु म सयपत्री मखमली र गोदावरीमा खोज मलाई सिउँडी बयर र मैदालका काँडे जातहरूमा खोज्दै नखोज हजुर अर्को मुटु दिन्छु भन्नेले नि छलेको पत्तै भएन मुटु दिन्छु भन्नेले नि छालेको पत्तै भएन दिलमा एकाएक सुनामी चलेको पत्तै भएन स्वार्थी भएर समय हेर्दै हाँस्दैछ मलाई खरानी भयो जीवन जलेको पत्तै भएन नमस्कार म कृष्ण बस्नेत भाग्य अप्ठ्यारोमा पर्दा भगवान् सम्झन्छ मान्छे अप्ठ्यारोमा पर्दा भगवान् सम्झन्छ मान्छे सुख सयलमा हुँदा बलवान सम्झन्छ मान्छे जिउँदोमा हजारौँ गुण भए नि देख्दैन अरूको मर्दाको मलामी भोकी उसैलाई गुणवान सम्झन्छ मान्छे अर्को एउटा मुक्तक मन्दिरमा भेटिनेहरू सबै भक्त कहाँ हुन्छन् मन्दिरमा भेटिनेहरू सबै भक्त कहाँ हुन्छन् बिना पाप धर्ममा नि हतपत आसक्त कहाँ हुन्छन् बिना पाप नि आसक्त हतपत कहाँ हुन्छन् स्वार्थ अनुकूल बन्ने गर्छन् झुण्ड झुन्ड यहाँ स्वार्थ अनुकूल बन्ने गर्छन् झुण्ड झुण्ड यहाँ धर्मै मानि स्वार्थ मिले विभक्त कहाँ हुन्छ नमस्कार म निर्मल बराजुली सामाकोशीबाट मेरो पहिलो मुक्तक छ ज्ञानमा ज्योति हुन्छ संस्कारमा नम्रता सद्भावमा मित्रता अपनत्वमा ममता फलेको वृक्ष त्यसै झुकेको कहाँ हो र हर वचन अमृत वाणी अनि त्यहाँ हुन्छ माधुर्यता दोस्रो मुक्त छ नफोर चुरा सिउँदो म मरेको छैन नफोर चुरा नपुर्छ सिउँदो म मरेको छैन एक्लै पारी जीवनको जङ्गार तरेको छैन भमराले पुष्परस चुसेर द्रवीभूत हुँदा भमराले पुष्परस चुसेर द्रवीभूत हुँदा ममताको लोभमा त्यो हृदय मैले हारेको छैन नमस्कार म रुद्र अधिकारी पहिला चितवन अहिले विशालनगरमा छु म दुईवटा मुक्तक वाचन गर्छु कुनै घाउ यस्ता हुन्छन् जसको मलम हुँदैन कुनै घाउ यस्ता हुन्छन् जसको मलम हुँदैन निको पार्ने समय नै हो अरूमा दम हुँदैन कुनै घाउ यस्ता हुन्छन् जसको मलम हुँदैन निको पार्ने समय नै हो अरूमा दम हुँदैन यहाँ मान्छे नै ज्यादा परिवर्तन भएका छन् यहाँ मान्छे नै ज्यादा परिवर्तन भएका छन् परिवर्तन हुनेमा खालि त्यही एउटा मौसम हुँदैन परिवर्तन हुनेमा खालि त्यही एउटा मौसम हुँदैन दोस्रो मुक्तक कसैमाथि आशा राख्न मैले छोडिसकेँ कसैमाथि आशा राख्न मैले छोडिसकेँ मनलाई लगाम लगाई मोडिसकेँ कसैमाथि आशा राख्न मैले छोडिसकेँ मनलाई लगाम लगाई मोडिसके अब बाडुली लाग्यो भने पानी पिउँछु अब बाडुली लाग्यो भने पानी पिउँछु कसैले सम्झिँदैछ भन्ने भ्रम तोडिसकेँ कसैले सम्झिँदैछ भन्ने भ्रम तोडिसके धन्यवाद श्रोता तपाईँ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला सुनिरहनु भएको छ म मुक्तक वाचन कार्यक्रम तपाईँहरू समक्ष राखिरहेको छु धेरै मन परेको धेरै गजबको कसिलो रसिलो फुर्तिलो मुक्तक लेख्नुहुने मुक्तकारहरूको साथ तपाईँहरूले पाइरहनु भएको छ म तपाईँहरूलाई मुक्तको वाचन कार्यक्रमतर्फै लिएर जाँदैछु धन्यवाद म विष्णुबाबु देवकोटा चितवनबाट हाल साधुबाट बस्छु म मेरा केही मुक्तकहरू साधन गर्न गइरहेको छु पक्कै तिमीले पराईको आँगन टेकेको हुनुपर्छ पक्कै तिमीले पराईको आँगन टेकेको हुनुपर्छ मलाई लाग्छ तिमीले मुटु अन्तै बेचेको हुनुपर्छ नत्र किन चर्काउँथ्यो र मेरो मनलाई घरिघरि नत्र किन चर्काउँथ्यो र मेरो मलाई घरिघरि सायद तिमीले यो छातीलाई सिसा देखेको हुनुपर्छ मेरो अर्को मुक्त हिजो तिम्रै नसा नसामा चर्चित भए हिजो तिम्रै नसा नसामा चर्चित भए आफ्नै भनेर के के गर्यो हर्षित भए भन्न त तिमी मेरो भविष्य हो भन्थ्यौ भन्न त तिमी मेरो भविष्य हो भन्थ्यौ मान्छे मै हुँ तर आज अतीत भए सबैमा नमन म अमनिकल रामकृष्ण पाण्डे रसुवादेखि हालै त्यही वस्तु काठमाडौँमा मेरा दुई मुक्तकमा पहिलो मुक्तक सुरु गर्ने अनुमति चाहन्छु अलिक पीडित छु खोसिन्छन् सदैव रहर खोसिन्छन् सदैव रहर मङ्सिर नआए हुन्थ्यो खोसिन्छन् खोसिन्छन् सदैव रहर मङ्सिर नआए हुन्थ्यो लुटिन्छन् खुसीका प्रहर मङ्सिर नआए हुन्थ्यो विश्वास भयो बिक्री विश्वास जति पनि विश्वास थियो विश्वास भयो बिक्री धनले किन्यौ मनको अस्मिता विश्वास भयो बिक्री धनले किन्यौ मनको अस्मिता घोलिन्छन् प्रेममा जहर मङ्सिर नआए हुन्थ्यो खुसिन्छन् सदैव रहर मङ्सिर नआए हुन्थ्यो लुटिन्छन् खुसीका प्रहर मङ्सिर नआए हुन्थ्यो धन्यवाद मेरो दोस्रो मुक्तक हावासरी नाम बहन्छ हावासरी नाम बहन्छ हामी मरेर जाँदा पनि हावासरी नाम बहन्छ हामी मरेर जाँदा पनि जगतैले राम्रो कहन्छ हामी मरेर जाँदा पनि गरौँ सेवा दुखीको चलाउँ कलम साहित्यमा गरौँ सेवा दुखीको चलाउँ कलम साहित्यमा त्यो कृति अमर रहन्छ हामी मरेर जाँदा पनि हावासरी नाम बहन्छ हामी मरेर जाँदा पनि धन्यवाद धन्यवाद मेरो परिचय म प्रिन्स याखा सङ्खुवा सभा मेरो दुईवटा मुक्तक वाचन गर्ने गर्न चाहे सुरु गर्यौ खेल तिमीले जित तिम्रै भयो सुरु गर्यौ खेल तिमीले जित तिम्रै भयो मायालाई धोका दिने प्रित तिम्रै भयो नाता पनि किनबेज हुने तिम्रो दुनियाँमा नाता पनि किनबेज हुने तिम्रो दुनियाँमा धन दिएर मन साट्ने रित तिम्रै भयो दोस्रो स्वार्थ मात्रै भरिएको रहर रहेछ तिम्रो माया स्वार्थ मात्रै भरिएको सहर रहेछ तिम्रो माया हेर्दा सुन्दर भित्र उजाड बगर रहेछ तिम्रो माया स्वार्थ मात्रै भरिएको सहर रहेछ तिम्रो माया हेर्दा सुन्दर भित्र उजाड बगर रहेछ तिम्रो माया मिठो बोली मन चोरेर मुटु चिरी नुनचुक छर्ने मिठो बोली मन चोरेर मुटु चिरी नुनचुक छर्ने अमृत भनी पिए आखिर जहर रहेछ तिम्रो माया धन्यवाद नमस्कार सबैमा म प्रकाश हरियाल चुकु प्रकाश घर धादिङ यहाँ चाहिँ अहिले सामकोसी बस्छु दुईवटा मुक्तक म वाचन गर्न चाहन्छु तिर्न कहिल्यै नसकिने धन दियो ससुराबा तिर्न कहिल्यै नसिन नसकिने धन दियो ससुराबा सुशील छोरी सँगै ठुलो मन दियो ससुराबा तिर्न कहिल्यै नसकिने धन दियो ससुराबा सुशील छोरी सँगै ठुलो मन दियो ससुराबा सातै जुनी ऋणी भए सातै जुनी ऋणी भए लक्ष्मी हौ तिम्री छोरी सातै जुनी ऋणी भए लक्ष्मी हो तिम्री छोरी ठुलो धन यही हो आफ्नो पन दियो ससुराबा ठुलो धन यही हो आफ्नो पन दियो ससुरा यसै अब दाइजो चाहिँदैन भन्ने कुराहरूमा आयो अर्को माया के हो भन्ने कुरामा भोक प्यास निन्द्रासम्म मेटाउने नि माया नै हो भोक प्यास निन्द्रासम्म मेटाउने नि माया नै हो सद्बुद्धि र असल मार्ग देखाउने नि माया नै हो तब बुझ्छौ मायालाई तब बुझ्छौ मायालाई जब पुग्छौ गहिराईसम्म जिन्दगीका रमाइला खेल खेलाउने नि माया नै हो नमस्कार सबैजना म सुनिल अधिकारी म यहाँ काठमाडौँ स्वयम्बु डल्लु बस्छु म सिधै आफ्नो मुक्त वाचन गर्दैछु है बाँचुन्जेल सुखशैल मोज मजा गरेपछि बाँचुन्जेल सुखशैल मोज मजा गरेपछि लौरो बिर्सने बानी छ सबको खोला तरेपछि बाँचुन्जेल सुख सुखशैल मोज मजा गरेपछि लौरो बिर्सने बानी छ सबको खोला तरेपछि माटो चिहानको हातमा लिएर सोच्दैछु म माटो चिहानको हातमा लिएर सोच्दैछु म कहाँ जान्छ होला त्यो घमण्ड मान्छे मरेपछि अर्को दोस्रो सत्कर्म गर्ने चाहना सब मन पवित्रबाट उठोस् भलो गर्ने भावना अन्तकरणभित्रबाट उठोस् सत्कर्म गर्ने चाहना सब मन पवित्रबाट उठोस् भलो गर्ने भावना अन्तकरणभित्रबाट उठोस् अग्लो त छाया पनि हुन्छ मनले ठुलो हुनु अग्लो त छाया पनि हुन्छ मनले ठुलो हुनु बाँच्न तिम्रो शरीर होइन चरित्रबाट उठोस् धन्यवाद नमस्कार मल्लेख कार्की घर खोटाङ म मेरा केसरी वाचन गर्छु दो बाटोमा जो हिँडे नि तिमी हो कि जस्तो दो बाटोमा जो हिँडे नि तिमी हो कि जस्तो अझै पनि यो बस्तीमै घुम्दैछौ कि जस्तो दो बाटोमा जो हिँडे नि तिमी हो कि जस्तो अझै पनि यो बस्तीमै घुम्दैछौ कि जस्तो जब तिम्रा यादले छाती शिथिल बनाइदिन्छ जब जब तिम्रा यादले छाती शिथिल बनाइदिन्छ तब लाग्छ भट्टी पनि स्वास्थ्य चौकी जस्तो अर्को बुद्ध जस्तै बन्नु म पनि बनाउला बुद्ध जस्तै बन्नु म पनि बनाउला कमाउला शान्ति र धनी बनाउला बुद्ध जस्तै बन्नु म पनि बनाउला कमाउला शान्ति र धनी बनाउला तिमी रगत बनी नसा नसा भोग्नु तिमी तिमी रगत बनी नसा नसा बग्नु म सिरा बनाउला धमनी बनाउला प्रमोद खड्काजीको मुक्तक वाचन सँगसँगै सुरु भएको मुक्तक वाचन श्रृङ्खला दुई नाम दिइएको कार्यक्रम लेख कार्कीजीका खराबहरू सँगसँगै समाप्त भयो कार्यक्रममा मुक्तकको बारेमा मुक्तकको विकासको बारेमा विस्तारको बारेमा अझ व्यापक छलफल भएको थियो त्यो भने मैले अटाउन सकिनँ त्यसको लागि क्षमा चाहन्छु यो भव्य कार्यक्रम आयोजना गर्नुभयो वरिष्ठ कलाकार सुभद्रा अधिकारीजी र मुक्तकार सुनिल अधिकारीजीलाई विशेष धन्यवाद उहाँको परिवारलाई विशेष धन्यवाद मलाई यो अडियो मेल गर्नुभयो अझ विशेष धन्यवाद सुरज पराजुलीजीलाई श्रोता यसरी नै तपाईँहरूको क्षेत्रमा पनि मुक्तकारहरूको रमाइलो जमघट गरेर मुक्तको वाचन कार्यक्रम सञ्चालन गरेर रेकर्ड हामीलाई पठाउन सक्नुहुन्छ हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ यसरी नै सुनिल अधिकारीजी ले मलाई पनि निम्ता गर्नुभएको थियो कार्यक्रममा म उपस्थित हुन पाइनँ श्रृङ्खला एकमा त म उपस्थित पनि भएको थिएँ अनि कार्यक्रम मुक्तक मालामा हामीले प्रसारण पनि गरेका थियौँ यसरी नै श्रृङ्खला दुई आज मैले राखेँ श्रृङ्खला तिन चार हुँदै अगाडि बढ्दै जाओस् यो जुन सिलसिला सुरु भएको थियो छ र यसरी नै अगाडि बढिरहोस् मेरो कामना धेरै धेरै यसरी नै मुक्त खराबहरू तपाईँहरू समक्ष राख्दा राख्दै मुक्तको आसनको श्रृङ्खला सुन्दा सुन्दै आजलाई भने कार्यक्रम मुक्तक मालाको निर्धारित समय सकिन लाग्यो तपाईँ पनि कार्यक्रम सुन्दै जाँदा कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया भए हामीलाई पठाउन सक्नुहुन्छ मुक्तक पनि तपाईँले सँगै पठाउन सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने तपाईँले मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले राख्न सक्नुहुन्छ त्यस्तै Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्त खराबहरू प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभए तपाईँलाई धन्यवाद प्रविधि समेचनका निमित्त कविताजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिनुहुने प्रदीप बस्नेत भाइलाई पनि छुट्टुक्का सम्झँदै आजको यो कार्यक्रमबाट म मदन भण्डारी बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्ता